website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा पश्चिम चितवनको गीतानगर चार देवनगरमा बाघको आक्रमणबाट आज करिब सात घण्टाको फरकमा दुईजनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् बाघको आक्रमणमा गीतानगर चार देवनगरका करिब पचहत्तर वर्षीय हनुमन्ते सार्की र गीतानगर एक ओजेली नगरका करिब चालिस वर्षीय लालबहादुर आले मगरको ज्यान गएको स्थानीयवासी शिव अधिकारीले जानकारी दिनुभएको छ बिहान करिब साढे चार बजेको समयमा बाघले घरभित्रबाट थुतेर लगेको हनुमन्तेको सब घर नजिकको दक्षिणकाली सामुदायिक वनमा फेला परेको गरेको थियो हनुमन्तेलाई आक्रमण गरेको बाघ हेर्न गएका देवनगरका आले मगरलाई भने बिहान एघार बजेको समयमा आक्रमण गरी मारेको दक्षिणकाली सामुदायिक वनका सदस्य समेत रहेका शिव अधिकारीले जानकारी दिनुभएको छ सामुदायिक जंगलमा हनुमन्तेलाई खोज्न जाने क्रममा सोही ठाउँका तीस वर्षीय विकास नेउपाने बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् गम्भीर घाइते भएका नेउपानेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ सोही सामुदायिक वनको अजम्बरी घारीमा रहेको बाघलाई नियन्त्रणमा लिने प्रयास जारी रहे पनि अझै सफल सफल हुन सकेको छैन बाघ नियन्त्रणका लागि नेपाली सेना नेपाल प्रहरी स्थानीयवासी खटिएका छन् बिहानै यस्तो घटना घटेपछि सो क्षेत्रका स्थानीयवासी भने आतंकित भएका छन् प्रशासनबाट सो बाघ मार्न अझै आदेश नआएको भन्दै उनीहरू आक्रोशित समेत भएका छन् बाह्रमा बुधबार राति एकीकृत नेकपा माओवादी जिल्ला नेताको हत्या भएको छ बाह्र क्षेत्र नम्बर तीनका सह इन्चार्ज तथा भोजपुरा राज्य समिति सदस्य बाह्र कलैया एकका राजेन्द्र मण्डलको हत्या भएको प्रहरीले जनाएको छ पैंतिस वर्षीय मण्डलको घरभन्दा डेढ सय मिटर टाढा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरी उपरीक्षक ठाकुर प्रसाद गेवालीले बताउनु भएको छ गम्भीर घाइते भएका मण्डलको वीरगंजको नारायणी उप अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो मण्डल मध्यमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो घरासी विवादका कारण मण्डलको छिमेकीबाट हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि पाँचजनालाई पक्रेको छ यसैबीच धनकुटाको आँखी सल्ला पाँचका बाह्र वर्षीय बालक मनकुमार राईको हत्या भएको छ घर नजिकै रहेको कुवामा पानी भर्न गएका मनकुमारलाई छिमेकी राजकुमार राईले बुधबार राति हत्या गरेका प्रहरीले जनाएको छ मुखमा कालो पट्टी बाँधेर कुवा मा गएका राईले मनकुमारको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए खुकुरी प्रहारबाट सखस्त घाइते भएका राईको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गत बाटोमै ज्यान गएको जिल्ला प्रहरीकाले धनकुटाका प्रहरी उपरेक्षक सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ विवादित पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा नेकपा माओवादी सहितका तेत्तिस दलले राष्ट्रपति कार्यालय शीतल निवासमा घेराउ गर्ने भएका छन् तेत्तिस दलले दिउँसो तीन बजे लैनचुर खाने विभागमा जुलुसै चार बजे राष्ट्रपति कार्यालय पुगेर घेराउ गर्ने कार्यक्रम तय गरेका छन् यसैबीच विद्यार्थी संगठनले भने बिहान आठ बजेदेखि नौ बजेसम्म सरकारी क्याम्पस अगाडि चक्काजाम गरेका थिए आज बैसठीौं कानून दिवस न्यायपालिका स्वतन्त्र भएको दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ दुई हजार सात सालको क्रान्तिपछि कार्यपालिकाबाट न्यायपालिका स्वतन्त्र बनाइएको थियो अदालत र कानूनी स्वतन्त्रता नबेसीमा मानव अधिकारको उपसम्मान हुन नसक्नेमा जोड़ दिँदै हरेक वर्ष आजको दिन कानून दिवस मनाउने गरिएको छ कानून दिवसको अवसरमा नेपाल बार एसोसिएसन लगायतका विभिन्न कानून संघ सरकार राख्ने संघ संगठनले आज अन्तर्क्रिया तथा छलफल कार्यक्रमको आयोजना गर्दैछन् कानून दिवसको अवसरमा सर्वोच्च अदालतले चियापान कार्यक्रम राखेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढेपछि फेरि आज नेपाली बजारमा सुनको भाव बढेको छ बुधबारको तुलनामा आज प्रतितोला पाँच सय रुपियाँ बढेको छापावाला सुन नेपाली बजारमा प्रतितोला बाहन्न हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ तेजाबी सुन भने प्रतितोला बाहन्न हजार पचासमा कारोबार भइरहेको सुनसाथ व्यवसायी महासंघले जनाएको छ बुधबार पाँच बजे बुधबार पाँच सय बढे पनि आज भने मंगलबारकै बजार भाव अनुसार कारोबार भइरहेको छ चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन आज नेपाली बजारमा चाँदी प्रतितोला नौ सय रुपियाँमा कारोबार भइरहेको छ केही दिनदेखि चाँदीको भाव स्थिर रहेको छ पाकिस्तानी कैदी सन्नाउला हकको भारतको चढीगढमा उपचारको क्रममा मृत्यु भएको छ चण्डीगढको पीजीआईमा उपचारको क्रममा आज बिहान पाउने छ बजे हकको मृत्यु भएको भारतीय संसार माध्यमले जनाएका छन् उनको मृत्यु शरीरका अधिकांश अङ्गले काम गर्न बन्द भएपछि भएको थियो उनको स्वस्थ अवस्था निकै खराब भएपछि चिकित्सकको विशेषज्ञ निगरानीमा राखिएको थियो गत तीन मेमा उनी भारतीय सेनाको पूर्व सैनिकले जम्मूको कोट बलबल जेलमा घाँस काट्ने क्रममा आक्रमण गरेका थिए उनको टाउकोमा गम्भीर चोट लागेको थियो पाकिस्तानको सिलाकोट निवासी हक सत्र वर्षीय पहिले भारतमा गिरफ्तारीमा परेका थिए उनी उनीमाथि सहितका आठवटा आरोप लागेको छ जसमा दुई मुद्दा माथि आजीवन कारावासको सजाय सुनाइसकिएको थियो पाकिस्तानी कैदीको यसरी भारतमा मृत्यु भएपछि पाकिस्तान र भारत देशको सुदृढ नसकेको सम्बन्धमा अझै दरार पैदा हुने विश्लेषकहरूको अनुमान छ र एफएफसी प्रेसिडेन्ट कप फुटबल अन्तर्गत नेपालको लिग विजेता थ्री स्टारले आज मंगोलियाको एनसिएम क्लबसँग प्रतिस्पर्धा खेल्दैछ खेल साँझ सभा छ बजे दशरथ रङ्गशालामा हुनेछ अघिल्लो खेलमा बराबरीमा रोकिएकाले फाइनल प्रवेशका लागि शीर्ष दुई भित्र थ्री स्टारलाई आजको खेल जित्न पर्ने दबाव छ समूह एमा रहेका चारवटी टोली बराबरीमा रोकिएकाले सबैको समान एक अङ्क छ त्यसैले आजको खेल नजितेमा फाइनल पुग्ने सम्भावना कम हुनेछ थ्री स्टार यसअघिको खेलमा बंगलादेशको अभानी क्लबसँग एक एक गोलको